पूर्वीय सङ्कै बादल उडी जान्छ क्षेत्रको किनारमा बिलाही जानलाई सुन्दर फुलहार धरतीमा खसी जान्छ अमूल्य पातहरू सिकाउनलाई सुन्दर फुलहरू धरतीमा जान्छ अमूल्य पातहरू सिकाउनलाई मानव जीवन अति छोटो छ चारै मृत्युमा पुग्नलाई फुल्छन् यहाँ फुल जस्तै फुल्छन् यहाँ फुल जस्तै एक दिन त्यो जानलाई एक दिन त्यो जानलाई पूर्वी हावासँगै पछि धन र दौला इच्छा छ सबै रुवा बासे डारा किटै रुवा बासे डारा किटै अनन्तको कुण्डमा अनन्तको नरकुण्डमा पूर्वीय सङ्कै समय छँदै आउन मित्र यसुलाई स्वीकार गरी अनन्त जीवनको भागीदार भइहाल अनन्त जीवनको भागीदार भइहाला यसको पवित्र रगतमा यसको पवित्र रगतमा पूर्वीय हावासँगै बादल उडिजन्छ क्षितिजको किनारमा बिलाइ जानलाई सुन्दर फुलहरू धरतीमा जान्छ अमूल्य पाथहरू सिकाउनलाई सुन्दर फुलहरू धरतीमा जान्छ अमूल्य पातर सिकाउनलाई पूर्वी हावासँगै